के छ तेरो हाल खबर त सन्चै छस् होला मलाई बाल नगर मैले दिएको पीडाहरू नराख तेरो मनमा मलाई बिर्सिदे अब आफूलाई खुसी बना खासमा भन्नु पर्दा त साँचो थिस लाग्यो तलाई खाँदै नखाएको पिस मोज गरे होला कम्तीमा एक वर्ष मायाको साटो चाहन्थे तलाई सेक्स गर्न भन्थिस् मेरो इच्छा विपरीत नगर मस्ती त मान्दैन थिइस् तर गर्थे जबरजस्ती त थिइस् कराउँथिस् झार्थ्थिस् तैले आँसु तर मलाई त बाल मोज मस्ती मैले पाछु बिर्सिन्थे अरू बेला सम्झिन्थे सेक्स चाहिँदा मायाको नाटक गरेर उठाए तेरो फाइदा थाहा थियो जे गर्दैछु त्यो हो गलत काम माया गर्नुपर्ने तर मैले गरेँ बलत्कार म मान्छे खतम म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम म मान्छे खतम म मान्छे खतम जहिले पनि झुटो खान्थे कसम म मान्छे खतम म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम म मान्छे खतम म मान्छे खतम जहिले झुटो झुटो झुटो झुटो खान्थे कसम मलाई त देखेर लास्ट बोर हुन्थ्यो जसरी भए पनि तँलाई छोड्नु थियो अनि मेरो मनले तँलाई सम्झिन कम गरिदियो किनकि मलाई अर्को केटी मन पर्थ्यो त्यो केटीले पनि मलाई मन पराउँथ्यो तेरो होइन मात्र त्यो केटीको सम्झना आउँथ्यो तैँले फोन गर्दा तेरो फोन काटिदिन्थे बरु तेरो नम्बर अरू केटाहरूलाई बाँडिदिन्थे पट्या मोझान गफ गर भनी लोत सताउँथे होला है तँलाई ब्लफ कल गरी म चाहिँ यता अर्को केटीसँग मक्ख परी घुम्न जान्थे बसन्तपुर चटक्क परी म सक्क म सिधै त्यो केटीसँग डेटमा थाहा थियो मलाई त चाहन्थिस् मसँग भेट्न भन्या थिइस् धेरै कुरा गर्नु छ हेर समीर म पागल भाँच्छु बाँचु कि मर्नु म जासुके जा त सुकै गर बाँच्न मन लागे बाँच्न त झुन्डेर मर तर यति कुरा भन्दैछु नगर धेरै किच किच मर्न मन लाग्यो तलै जा त्यसो भए बिस बि त्यस्तो नभन समीर म मर्छु तिमी बिना खुसी भई बाँच्न चाहन्छु जिन्दगीमा तर तेरो कुरा बाल म हुन्थे आफ्नै धुनमा व्यस्त हुने गर्थे त्यो केटीसँग घुम्न तर तैँले जस्तो माया कहाँ गर्थ्यो र त्यसले त्यसको सोच रहेछ मेरो भावनासँग खेल्ने त्यस्तै हुन पुग्यो त्यो केटी मलाई पचेन झुटो टुना मुना र माया प्रेममा फसे म आज टाउकोमा हात राख्दै थचक्क बसेर तँलाई सम्झिँदा मेरो आँसु छु त पक्क खस्या छ त्यो केटी रहेछ माल मलाई दिन छोड्यो बाल थाहा पाएँ मैले त्यो केटीको चरित्र चाल म खत्तम थिएँ म थिएँ निकै मूर्ख तँलाई सम्झिँदा आज मेरो मन निकै दुख्छ के पाएर मैले तेरो शरीरसँग खेलेर सम्झिँदै मर्न मन लाग्छ घाँटीमा डोरी बेरेर बाँच्नुपर्छ यो संसारमा जीवन माफ गरिदेऊ तिम्रो हुन सक्दिन म तर माया गर्छु तिमीलाई नै हाम्रो बाटो म मान्छे खतम म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम म मान्छे खतम म मान्छे खतम जहिले पनि झुटो खान्थे कसम म मान्छे खतम म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम म मान्छे खतम म मान्छे खतम जहिले झुटो झुटो झुटो झुटो खान्थे कसम thank you